हलसँगै इन्टरनेट लाइनमा W W W dot radio Arpan dot कमबाट पनि संसारभरेकै साथ सुनिरहनु भएको दिउँसो एक बजेको अर्पण खबरमा तपाईँलाई स्वागत छ समाचार कक्षबाट म सम्झना अब खबर विस्तारमा एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफ्नो चीन भ्रमण नेपालको राजनैतिक स्थायित्व र विकासमा केन्द्रित हुने बताउनु भएको छ आज चीन भ्रमण जानु अघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा संसारकर्मीसँग प्रचण्डले यस पटकको भ्रमण नेपाललाई प्राप्त हुने सहयोगका साथै नितान्त मुलुकको स्थायित्व र विकासमा केन्द्रित हुने बताउनु भएको हो प्रचण्डले आफूलाई चीन भ्रमणको आधिकारिकता प्रदान गरिएको प्रति आभार व्यक्त गर्दै राष्ट्रिय हितका लागि साथ भ्रमणको सदुपयोग गर्ने उल्लेख गर्नुभयो नेपाल संक्रमण कालको अन्त्य संवेदनशील अवस्थाबाट गुज्रिरहेको भन्दै प्रचण्डले यस पटकको भ्रमण विगतको जस्तो नहुने प्रश्न पार्नुभयो सिनिया कम्युनिष्ट पार्टीका महासचिव तथा सिनिया राष्ट्र राष्ट्रपति सी जिनपिङको नियन्त्रणमा सात दिने भ्रमणका क्रममा आज पाँच सदस्यीय टोलीसहित प्रचण्ड चीन प्रस्थान गर्नुभएको हो चीन भ्रमणका क्रममा प्रचण्डले चिनिया उच्च अधिकारीसँग दुई देशबीचको सम्बन्ध नेपालमा जलविद्युत तथा आर्थिक विकासमा चीनको सहयोगको बारेमा छलफल गर्नुहुनेछ चीनका राष्ट्रपति प्रधानमन्त्री लगायतसँग भेटवार्ता गरी सात गते प्रचण्ड प्रचण्ड नेतृत्वको टोली नेपाल फर्किने बताइएको छ आज विक्रमसम्म दुई हजार सत्तरी साल वैशाख महिनाको पहिलो दिन नयाँ वर्षको स्वागतमा देशभर विभिन्न कार्यक्रमहरू भइरहेका छन् सुख शान्ति समृद्धिको कामना गर्दै एक आपसमा शुभकामना आदान प्रदान गर्ने क्रम चलिरहेको छ विभिन्न पर्यटक स्थलहरूमा चहलपहल बढ़िरहेको छ देश विदेशमा रहेका नेपालीहरू सुख शान्ति र समृद्धिको कामना गर्दै आपसमा भेटघाट रमाइलो गरी नयाँ वर्ष मनाइरहेका छन् विगतमा भएका कमी कमजोरीको समीक्षा गर्दै आगामी योजना बनाउने नयाँ नयाँ कामको थालनी गर्ने दिनको रूपमा नयाँ वर्ष मनाउने परम्परा छ नयाँ वर्षको अवसर पारेर विभिन्न राजनैतिक दल संघ संगठनहरूले आज औपचारिक एवं अनौपचारिक कार्यक्रमहरू गरिरहेका छन् केही वर्ष यता नयाँ वर्षलाई विशेष महत्वको साथ मनाउने क्रम बढ्दै गएको छ राष्ट्रपति डाक्टर रामभरण यादवले नयाँ वर्षको अवसरमा स्वदेश तथा विदेशमा रहने नेपालीहरूमा शान्ति सुख र समृद्धिको शुभकामना व्यक्त गर्नुभएको छ राष्ट्रपति यादवले नयाँ वर्ष दुई हजार सत्तरी आरम्भ भएको अवसरमा दिनुभएको सन्देशमा संविधान दिन नसकेको कारण देश र जनताको आर्थिक क्षति राजनैतिक अस्थिरता र संवैधानिक अनिश्चित लगायतका अनावश्यक बोझ र झन्झट बिहोर्नु परेको र मुलुकले यस्तो भार सधैँभरि थिक्न नसक्ने उल्लेख गर्नुभएको छ पछिल्लो समय देशका सबै प्रमुख राजनैतिक दल र नेता निष्पक्ष स्वतन्त्र र विश्वासिलो निर्वाचन मार्फत नयाँ संविधान सभा गठन गर्ने कुरामा सहमत भएको उल्लेख गर्दै राष्ट्रपतिले प्रमुख दलहरूको सहमतिले सबैलाई आशावादी र उत्साहित तुल्याएको उल्लेख गर्नुभएको छ नयाँ संविधान सभाको निर्वाचनलाई सम्पूर्ण राजनैतिक दल र आम जनसमुदायले नयाँ वर्षको उपहारको रूपमा स्वीकार गर्ने कुरामा आफू आशावादी रहेको पनि उहाँले बताउनु भएको छ यस्तै उपराष्ट्रपति परमानन्द झाले पनि नयाँ वर्ष दुई हजार सत्तरीको अवसरमा सम्पूर्ण नेपालीहरूमा सुख शान्ति समृद्धि तथा उन्नति ल्याउने कामना गर्नुभएको भएको छ नेपाली जनताको बलिदानपूर्ण सङ्घर्ष र आन्दोलनबाट प्राप्त लोकतान्त्रिक उपलब्धिहरूलाई संस्थागत र सुदृढ गर्नु नै आजको टटकार आवश्यक भन्दै सन्देशमा उपराष्ट्रपतिले राष्ट्रिय सहमति र संवादबाट सबै सक्षमलाई सबै पक्षलाई चुनावी प्रक्रियामा ल्याइ निर्धारित समयभित्र संविधानसभा निर्वाचन सम्पन्न गर्न सक्नुपर्ने उल्लेख गर्नुभएको छ नेपाली कंग्रेसका सभापति सुशील कोइरलाले नयाँ वर्षको अवसरमा शुभकामना दिनुहुँदै नयाँ वर्ष साझा पहिचान र सामर्थ्यको आधारमा संघीयता सहितको संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको नयाँ संविधान निर्माण गर्नु गुरुत्तर जिम्मेवारीलाई पूरा गर्नुपर्ने बताउनु भएको छ कोइरालाले मुलुकलाई अग्रगामी दिशातिर उन्मुख गराउन सफल हुनुपर्ने सन्देशमा उल्लेख गर्नुभएको छ उहाँले सुख शान्ति र समृद्धिको शुभकामना व्यक्त गर्दै नयाँ वर्षमा सम्पूर्ण नागरिकले जीवधनको सुरक्षा प्रेस स्वतन्त्रता मानवाधिकारको संरक्षण स्वतन्त्र न्यायपालिका पालिकाको अनुभूति दण्डहीनताको अन्त्य र जबरजस्ती कब्जा सम्पत्ति फिर्ता द्वन्द्व पीडित एवं विस्थापितहरूले पुनर्स्थापना जस्ता ज्वलन्त समस्याको समाधान हुनुपर्ने पनि बताउनु भएको छ महिलामाथि पटक पटक अभद्र टिप्पणी गरेका कारण आलोचित हुँदै आएका भारतको उत्तर प्रदेशका एकजना मन्त्री बर्खास्त भएका छन् मुख्यमन्त्री अखिलेश यादवले खादी तथा ग्राम उद्योग मन्त्री राजाराम पाण्डेलाई गैराते बर्खास्त गर्नुभएको हो गएको फेब्रुअरीमा एउटा सार्वजनिक कार्यक्रममा जिल्ला अधिकारीको सुन्दरताको बयान गरेपछि विवादमा आएका मन्त्री पाण्डेले अस्ति शुक्रबार जिल्लाका सड़क भारतीय अभिनेत्रीहरू हेमा मालिनी र माधुरी दीक्षितको गाला जस्तै सिल्लो बनाउने टिप्पणी गरेका थिए सड़कको मर्मतलाई फेसेलको संज्ञा दिँदै उहाँले फेसियल गरेपछि महिलाहरूको अनुहारमा चमक आए जस्तै सड़कमा पनि चमक आउने बताएपछि विभिन्न महिला संगठनले उनको नियत खराब रहेको भन्दै विरोध शुरू गरेका थिए मन्त्रीको टिप्पणीको कारण आक्रोशित बनेका मुख्यमन्त्री यादवले राति अबेर पाण्डेलाई बर्खास्त गर्नुभएको हो यादवले महिलामाथिको कुनै पनि गलत व्यवहार आफूलाई स्वीकार्य नहुने बताउनु भएको छ फेब्रुअरीमा सुल्तानपुरका प्रमुख जिल्लाधिकारीको शारीरिक ढाँचा र सुन्दरताप्रति टिप्पणी गरेपछि मन्त्री पाण्डेसँग महिला आयोग आयोगले स्पष्टीकरण मागेको थियो र भारतमा जारी आइपिएल क्रिकेट प्रतियोगिता अन्तर्गत आज पनि दुईवटा खेल हुने भएका छन् नेपाली समयअनुसार दिउँसो सभा चार बजेबाट शुरू हुने खेलमा कोलकाता नाइट राइडर्स र सनराइजर्स हैदराबाद भिड्ने भएका छन् अहिलेसम्म चार मध्ये एक खेलमा पराजित सनराइजर्स छ अङ्क अङ्कसहित तेस्रो स्थानमा छ आजको खेलमा सनराइजर्स विजयी भए मुम्बईलाई पछि पार्दै शीर्ष स्थानमा जानेछ तर कोलकाताले भने अहिलेसम्म एक खेलमा विजयी हुँदै दुई अङ्क मात्र जोडेको छ आज राति सो आठ बजे हुने खेलमा पाँचौं स्थानको राजस्थान रोयल रोयल्स र छैटौँ स्थानको किङ्स इलेभेन पन्जाब पनि भिड्नेछन् आजको खेलमा राजस्थान विजयी भए चौथो स्थानमा आइपुग्नेछ भने पन्जाब विजयी भए पाँचौँ स्थानमा पुग्नेछ यसैबीच गैरातीको खेलमा चेन्नईले रोयल च्यालेन्जर्स बेङ्गलोरलाई पराजित गर्दै तेस्रो स्थानमा आइपुग्दा मुम्बई इन्डियन्सले पुणे वारिसलाई पाखा लगाउँदै शीर्ष स्थानमा रहेको छ हवस् दिउँसो एक बजेको अर्पण खबर सकियो समाचार कक्षबाट म सम्झना बिदा हुन्छु नमस्कार यस अर्पण खबरको साथमा होटल स्टार बेङ्क्युट विवाह होस् या कुनै पनि पार्टी या सरकारी गैर सरकारी सङ्घ संस्थाको सेमिनार तथा ठुला कन्फरेन्स आयोजना गर्न विभिन्न सयदेखि हजार जनासम्मको क्षमता भएको छवटा हलहरूको व्यवस्था भएको पार्टी तथा समूहहरूका लागि सम्पर्क होटल स्टार ब्याङ्कवेट रत्नगर एक निपनी चितवन फोन नम्बर पाँच साठी नौ सय बयानब्बे website W W W dot hotel star office Swayambhu Kathmandu phone number छयालिस बहत्तर सतहत्तर दुई सय सतासी पुरानो स्वयं पाठ